यो हो नेपाली यौन घटना यसमा प्रयोग भएको नाम ठेगानाहरू परिवर्तित वा साँचो जे पनि हुनसक्छ घटना सुरु गरौँ काठमाडौँ तारकेश्वरको शेषमती चोक छेउमा चोकबाट केही भित्र जाने गल्ली छेउमा एउटा साधारण होटल थियो र त्यो होटल छेउमा नयाँ घर बनिँदै थियो र त्यही घर बनाउने काम गर्दै थियो कामदारहरू र त्यो कामदारमा चाहिँ एकजना थियो नुवाकोटको शैलेश मगर शैलेश लगायतको साथीहरू धेरै थियो काम गर्नेहरू र उनीहरू सबैले खाना बोकेर आउँथ्यो तर शैलेश मगरले भने त्यही साधारण होटलमा खानाको अर्डर दिने गर्थ्यो र होटलमै खाना खाने गर्थ्यो होटल चलाउने केटीको उमेर अन्दाजी पच्चिस छब्बिस वर्षको थियो र उसको नाम थियो मिरा कुमाल उसको एउटा मात्र आठौँ वर्ष अन्दाजी आठ वर्षको छोरी थियो र उसको श्रीमान प्रशान्त कुमाल चाहिँ विदेशमा थियो त्यो होटलमा खाना खाँदै हाँसी मजाक ख्यालठट्टा गर्दा गर्दै उनीहरू चाहिँ ख्यालठट्टा पनि निकै बढी बढी नै ख्यालठट्टा गर्नेसम्म भइसकेको थियो र शैलेशले आँटेर त्यो केटीको मोबाइल नम्बर माग्यो सुरु सुरुमा केटी झर्क्यो किन दिने हो मेरो नम्बर के काम छ र अर्काको नम्बर मागेर के गर्न आँटेको दिन्न म नम्बर यसरी भन्यो अलि रिसायो त्यो पछि शैलेशले मोबाइल नम्बर माग्न छाड्यो घर बन्ने काम भर्खर सुरु हुँदै थियो र पुरा हुन लगभग चार पाँच महिना लाग्ने थियो अब मोबाइल नम्बर नदिने भनिसकेपछि शैलेश मगरले मोबाइल नम्बर माग्न छोड्यो तर ख्याल ठट्टा र हाँसी मजाक जिस्काउनु चाहिँ त्यो केटी पनि खुब कडै थियो र उनीहरू खुब जिस्किन्थ्यो यसरी हुँदा हुँदा हुँदा धेरै पछि मिरा कुमाल आफैले शैलेशको मोबाइल नम्बर माग्यो शैलेशले पनि नदिउँ नदिउँ जस्तो पाराले भने किन चाहियो मेरो नम्बर के काम छ र भन्न भन्यो मैले माग्दाखेरि दिएन यसरी भन्यो मेरा अलिक कस्तो कस्तो अनुहार बनाउँदै भन्यो कहिले कहिलेकाहीँ खाजा के बनाइदिइराखौँ भनेर सजिलो हुन्छ नि कहिले खाजा सकेको हुन्छ त्यसैको लागि हो के अरू केही कामको लागि हो र मलाई राम्रै नियतले त माया आउने तपाईँ यहाँ मैले खाजा बनाइराखेँ भने आएर खपाखप खानु पर पाउँछ भोकै पर्खिबस्नु त पर्दैन यस्तै राम्रो नियतले नम्बर मागेको हो के साह्रो हो यस्तरी भन्यो र शैलेशले मोबाइल नम्बर दियो मोबाइल नम्बर दिए पनि फोन आएन एक दिन चाहिँ राति शैलेश सुत्ने होला राति मिस कल आएको थियो नयाँ नम्बरबाट शैलेशले त्यहाँ फोन फर्काएन कसको उसलाई थाहा पनि थिएन भोलिपल्ट तपाईँलाई कसैले राति मिस कल आयो भनेर मिराले सोध्यो शैलेशले भने अँ आएको थियो किन र कसरी थाहा भयो भने त्यो मैले गरेको थियो तर तपाईँले त फोनै नफर्काउने रहेछ यसरी भन्यो ए के थाहा त म त कस कहिल्यै कसैलाई फोन फर्काउँदिनँ चिना जाने मान्छेले एक भए पनि गरिहाल्छ फोन गर भनेर यसरी भन्यो त्यस दिन त्यो दिन पनि साँझमा मिस्कल आयो शैलेशले यसो मोबाइल हेऱ्यो त्यो मिराको नम्बर थियो र फोन फर्का फोनमा खासै खासै सुरु सुरुमा त खासै खासै कुनै कुरा भएन तर एक दिन दुई दिन गर्दा गर्दै फेरि पनि होटलमा जस्तै ज्यास्या अर्कै पाराले चाहिँ अलिक जिस्कने गफहरू चल्न थाल्यो यतिसम्म गफ चल्न थाल्यो कि यसरी गफ चल्दा चल्दा अब के भन्नु तपाईँहरूलाई यसरी गफ चल्दा चल्दा शैलेशले काम गर्ने घरमै साँझमा आउनु भेट्न आउन भन्नेसम्मको गफहरू चल्न थाल्यो र उसले मिरालाई चाहिँ काम गर्ने घरमै भेट्न आउन साथमा म साथीहरू गएपछि त्यहाँ पर्खिबस्छु लुकेर भनेर भन्नेसम्म भन्यो यसरी चाहिँ भन्न थाल्यो तर मिरा मानेको थिएन फेरि भोल्ट भोलिपल्ट पनि फोनमा यसरी गफ चल्यो त्यस्तै अब के भन्नु तपाईँहरूलाई त्यस्तै त्यस्तै खालको अलिक उत्तेजना आउने खालको त्यस्तै त्यस्तै गफहरू अलिक अर्कै पार्का गफहरू चल्दै गयो यसरी गफ चल्दै गयो गयो शैलेशले सधैँ भेट्न आउनु भेट्न आउनु भन्यो तर मिराले किन र फोनमै गफ भइरहेछ त भेटेर चाहिँ के काम छ र के को लागि आउनु हौ गफ भइराखेको छ दिनकै भेटिराखेको छ यसरी भन्थ्यो तर शैलेशले चाहिँ आशा गरेर बा आइहाल्छ कि मिरा भनेर चाहिँ त्यो काम गर्ने घरमै पर्खिबस्थ्यो साथीहरूलाई पठाएर तर मिरा कहिल्यै पनि आएन मिरालाई अलिकति समस्या पनि थियो छोरी अलिक बाठी नै थियो उसलाई चाहिँ यताउता ढाँटेर छरेर हिँड्नलाई अलिक गाह्रो गाह्रै थियो अनि छोरीले फेरि छोडेर जाउँ छोरी एक्लै पर्थ्यो त्यसैले शैलेशलाई भेट्न उसलाई गाह्रो थियो सुरु सुरुमा त उसले त्यसरी भेट्ने ओर्ने कुनै मन मन राखेको थिएन तर बोल्न हाँस्न चाहिँ एउटा साथी जसरी नै एक्लै त के बाँच्न सक्छु र जसरी नै बोलिरहेको थियो त्यसरी पर्खिँदाखेरि कहिल्यै पनि मिराएन आएन यसो हुँदा हुँदा हुँदा सधैँ फोनमा बोल्दा बोल्दा शैलेशले अलिक ढाडस दिएर भन्न थाल्यो के काम हौ केही काम लाग्ने होइन रहेछ आखेरि फोनमा बोलेर के पैसाको नाश गर्नु निन्द्राको नाश गर्नु भयो अब फोन नगर्नु म गर्दिनँ यसरी उनीहरूले पालै पालो फोन गरेर बोल्थ्यो भन्न थाल्यो किन रिसाउनु भएको हौ यसरी भन्थ्यो मिराले के काम त फोनमा मात्रै बोलेर काम चाहिँ केही नलाग्ने रहेछ उसै भन्न थाल्यो तर पनि मिरा भेट्न आउँ आउँछु चाहिँ आऊ भन्दाखेरि चाहिँ कहिले पनि आउँछु चाहिँ भनेन यसरी निकै समय बितिसकेपछि एक दिन शैलेश हात खुट्टा धोएर चाहिँ साथीहरूसँगै कोठातिर जानको लागि तयार भएको थियो त्यही बेला फोन आयो कसको फोन रहेछ आयो भनेर शैलेशले गोजीबाट झिकेर हेर्दाखेरि फोन चाहिँ त्यही मिराको आएको रहेछ उसले फोन उठा र मिराले त्यो दिन चाहिँ अलिक कस्तो कस्तो आवाजमा चाहिँ भन्यो आज साँझमा म आउँछु है त्यहाँ पर्खिबस्नु भनेर भन्यो अनि शैलेशले साथीहरूलाई छलेर त्यही फर्केर आएर त्यही बनाइराखेको घरमा वालहरू लगाइसकेको थियो त्यहाँ लुकिएर पर्खिबस्यो मिराले पनि छोरीलाई घरमा पुऱ्याएर युट्युब हेरेर चलाएर बस्नु म होटल बन्द गरेर सामानहरू किनेर होटल बन्द गरेर आउँछु नानी तरकारीहरू लिएर तिमी जाऊ भनेर छोरीलाई घरमा पुऱ्याएर आयो छोरी पनि त्यो बेला भर्खर त्यो के भन्छ एलिना चौहानको तिम्रो माया बरी लाग्छ बरीलाई भन्ने गीत चाहिँ खुब हेर्थेँ दोहोऱ्याएर दिनभरि रातभरि पनि त्यही हेर्थेँ भर्खर निस्किएको त्यही हेर्दै बस्दै गरेको थियो अनि अलिक झस् झिसमिस साँझ पर्नु थालेपछि शैलेशलाई भेट्न भनेर मिरा गयो शैलेश त्यहीँ लुकिएर बसिरहेको थियो वालहरू लगाएको थियो वरिपरिबाट चाहिँ अलिक देख्न गाह्रै थियो सुरुमा भेट्दाखेरि बोल्न अलिक गाह्रो माने मिराले अब अलिक छोरी मान्छे नै पऱ्यो अलिक लजाएर बसेँ अनि किन बोलाउनु भएको मलाई भन्दा भन्न थाल्यो यसरी अब किन र गफ गर्नु नि अलिक नजिक आउन यसरी गफ चल्न थाल्यो तर मेरा नजिक जान मानेन गाह्रो मान्यो शैलेश आफै बिस्तारै गएर अँगालो मार्यो तर मिराले कुनै पनि प्रतिक्रिया देखाएन अँगालोबाट फुत्किने कोसिस पनि गरेन अनि त्यो पछि शैलेशले अलि उता जाम भन्दै अँगालो मारेरै ठेल्दै ठेल्दै ठेल्दै टोयलेट बनाएको सानो बल्लाको अलिक अँध्यारो थियो त्यसमा त्यो कोठामा पुऱ्यायो र अँगालो मारेरै गफहरू गर्न थाल्यो पातलो कसिलो कपडामा आएको थियो मेरा चैतको महिनामा खासै त्यति बाक्लो लुगा पनि थिएन अलिक हेर्दै अलिक टपक्क मिलेको लुगा लगाएर आएको थियो बिस्तारै बोलचालहरू यसरी बन्द हुँदै गयो र एकअर्का चाहिँ अँगालोमा बाँधिन सुरु भयो शैलेशले बिस्तारै बिस्तारै अँगालोबाट हात झारेर चाहिँ त्यो मिराको स्थानहरूमा हातहरू पुर्याउन थाल्यो तर पनि मिराले त्यति साह्रो खासै प्रतिक्रिया देखाएन हात थाल्न खोजेन अलिअलि हातहरू गर्थ्यो बिस्तारी शैलेश चाहिँ शैलेशले चाहिँ मिराको स्थानहरू मसाज गर्न थाल्यो भनौँ न समात्न थाल्यो त्यसो हुँदा हुँदा उनीहरूको गफ गर्दै त्यसरी मसाज गर्दै हातहरू शरीरभरि फैलाउन थाल्यो शैलेशले त्यतिखेरसम्ममा लगभग उनीहरू दुइटैको धर्कन बढ्न थालेको थियो र उनीहरूको बोलीचाली गफहरू पनि बन्द भइसकेको थियो त्योपछि मिराको टी सर्ट शैलेशले चाहिँ बिस्तारै माथितिर सारिदियो फोमवाला गुलाबी ब्राभित्रको स्थानहरू हेर्दै सुमसुमाइरहँ जस्तो देखिन्थ्यो शैलेशले मिराको स्थानलाई मै खायो अलिकति ऊ लाजले बुतुक्क भयो अनि र सुमसुमाउनु थाल्यो मिराले पनि आफ्नो सारा कुरा भुलेर शैलेशलाई शरीर सुम्पिन थाल्यो जेसुकै गरून् भन्ने हिसाबले चाहिँ जता फर्काए पनि जे गरे पनि जता जता हात लगाए मही खाए पनि ढाडमा घाँटीमा स्तनमा जता मही खाए पनि सबै शरीरहरू सुम्पिएर छोडिदिन थाल्यो शैलेशले पनि घरि ब्राभित्र हात लगाउने घरि बाहिरबाट सुमसुमाउने गर्न थाल्यो यता मिराको धड्कन धेरै नै बढिरहेको थियो भने उता शैलेश पनि धेरै नै उत्तेजित भइसकेको थियो धेरै बेरको अँगालो मार्ने सुमसुम्याउने यस्तो कामपछि शैलेशले मिरालाई अघिल्लीतिर भित्तामा टसायो भनौँ न र पछाडिबाट उसको सुरुवाल खुस्कायो मिरा पनि उत्तेजित भएको कारणले होला नाइनास्ति केही पनि गरेन र भित्तामा टसायो अनि शैलेशले आफ्नो दुवै हात पछाडिबाट मिराको दुइटै स्थानमा चाहिँ दुइटै हात लगेर समात्यो स्थान समात्यो र मसाज गर्न थाल्यो र उसले सुरुवाल खुस्काएर चाहिँ उत्तेजित लिङ्ग चाहिँ मेराको योनीमा पछाडिबाटै छिराउने कोसिस गर्यो अलिकति मिलेन त्यही भएर आयो आयो भन्दै थियो मेरा त्यसपछि केही छिनपछि योनिमा चाहिँ शैलेशले आफ्नो लिङ्ग छिरायो त्यतिखेर अब धेरै समय भएको थियो होला मेरालाई पनि त्यतिखेर अलिक आनन्द महसुस भएकाले भित्रभित्र गर्दै थियो यसरी यौन क्रिया सुरु भयो शैलेशले घरि स्थान चरे झैँ निचर्दै घरि लिङ्गले बेसरी पछाडिबाट धक्का दिने गर्न थाल्यो मिरा पनि जेसुकै गरोस् भनेर थापिरह्यो केही छिनपछि शैलेशको बिरे स्खलन भयो मिराले पनि चाल पायो र भन्यो भित्रै झार्नु भएको र बच्चा बस्यो भने बर्बाद हुन्छ यसरी भन्यो शैलेशले त्यति शैली बस्दैन भनेर हौसला दियो र पहिलोचोटिको उनीहरूको बोल्दा बोल्दैको जिस्किँदा जिस्किँदैको यौन सम्पर्क चाहिँ सुरु सकियो भनौँ न पहिलोको र शैलेशले कपडा लगाउन थाल्यो मिरा भने आफ्नै सरले योनिबाट बगेको बिग्रे पुस्न थाल्यो शैलेशले बिदा मागेर जान खोज्यो तर मिराले सन्तुष्टि पाएको थिएन किनभने छोरी मान्छे हो अहिले त्यति धेरै छिटो उत्तेजित पनि हुँदैन र त्यति छिटै सन्तुष्टि पनि पाउँदैन र फेरि एकपटक यौन सम्पर्क गरौँ न भनेर चाहिँ अनुरोध गर्यो शैलेशको लिङ्ग शिथिल थियो तर पनि मिराले लिङ्ग उठाउन घरि मही खाइदिन खोज्ने घरि खेलाइदिने गर्न थाल्यो यसो गर्दा गर्दा पनि लिङ्ग उ नउठेपछि आफ्नो स्तनमा माथिको स्तनमा चाहिँ लिङ्ग मजाले दलिदियो र शैलेशको हातहरू आफ्नो स्तनमा ल्याएर राखिदिएर मसाजहरू गर्न लगाए फेरि पनि स्थान मसार्न लगाए यसो गर्दा गर्दा गर्दा लगभग पाँच दस मिनटपछि फेरि पनि शैलेशको लिङ्ग चाहिँ यौन सम्पर्क गर्नको लागि तयारी भयो अहिले त सुतेर गरौँ अघि त अलिक दुख्यो मिराले भने उनीहरू बनाउँदै गरेको किचनको स्ल्याबमाथि काम गर्ने साथीहरूको कबाट बिछ्याएर पुनः यो उसमा सम्पर्क गर्नको लागि तयार भयो मिरा स्ल्याबमा सुत्यो र माथिबाट पुनः फेरि शैलेश चाहिँ चढ्यो मिरा घरिघरि स्थान समात्न लाउँथ्यो तर शैलेशलाई माथिबाट योनिमा लिङ्ग रगड्ने र स्तन मसार्ने दुइटै काम भने जसरी गर्न सजिलो थिएन अप्ठ्यारो भइरहेको थियो तैपनि हात चाहिँ स्तनमाथि राखेर रा मिराको शरीरमाथि शैलेश धेरै बेर उफ्रियो किनभने उसको वीर्य चाहिँ अघि नै स्खलन भएको र फेरि पनि स्खलनहरू चाहिँ धेरै बेर लागेको कारण धेरै बेर उफ्रियो त्यसपछि फेरि मिरा आफै खै म म नै तपाईँमाथि चढ्छु भनेर शैलेशमाथि चढ्यो र भने जसरी शैलेशमाथि चढेर चाहिँ मेरो आफै हल्लिन थाल्यो त्यसरी शैलेशले पनि तलबाट चाहिँ उसको स्थान निमोटिदिन चाहिँ एकदम सजिलो भयो र तल बसेर चाहिँ मेरा माथिबाट हल्लिराखेको थियो शैलेशले चाहिँ तलबाट उसको स्थान चाहिँ मजाले जाँड निचरे जस्तै चाहिँ स्थानहरू चाहिँ निमोट्ने मसाज गरिदिने घरि स्थानको टुप्पाहरू चाहिँ खेलाइदिने गर्न थाल्यो शैलेशको शरीरमा उफ्रदा उफ्रदै मिराको सन्तुष्टिले भनौँ न आनन्दले पनि चरम सीमामा पार गर्न खोज्न थाल्यो शैलेशले भने अहिले त भित्रै छिरेको छ झर्नै लाग्यो त के गर्ने छिटो गर भने मिरा सुहाँ सुहाँ गर्दै भन्नु थाल्यो आ झरोस् केही पनि हुँदैन भन्दै मच्ची मच्ची हामीले हल्लिन थाल्यो प्रशान्त कुमालको श्रीमतीलाई चाहिँ त्यो नुवाकोटको शैलेश मगरले चाहिँ एकदमै आफ्नो फेवा जस्तरी चाहिँ यौन सम्पर्क गरेको थियो अब तपाईँहरूलाई यो घटना कस्तो लाग्यो अर्को श्रृङ्खलामा यस्तै अर्को सत्य यौन घटनाहरू चाहिँ लिएर आउनेछु कृपया सत्य यौन घटनाहरूको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला र यो घटना कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला सब्सक्राइब गर्नुभयो भने चाहिँ अर्को घटना तपाईँको अगाडि नै आइपुगिहाल्छ है हस् त आजलाई यति नै धन्यवाद